तपाईलाई स्वागत छ साइबर संगममा विविध जानकारीको एउटै संगम साइबर सङ्गम सनि सप नि सग म पग म पनि प म म अनलाइन गजल कार्यक्रम गजल चौतारी सारेगा अरूका गजल सुन्ने आफ्ना गजल सुनाउने गजल प्रस्तुतिको साझा चौतारी कार्यक्रम गजल चौतारी गजल चौतारी गजल चौतारी चौतारी तिम्रो हुँदैछ चोखो प्रेमको नाश अनि कति रुन्छौ होला बस्नु नै छ नरकको बास अनि कति रुन्छौ होला कति शोभा दिन्थ्यो होला भित्र बाहिर गर्दा तिमीले गुमायो घरले त्यो सुबास अनि कति रुन्छौ होला बस्नु नै छ नरकको बास अनि कति रुन्छौ होला मन गाँठो पारे पनि अन्मिनु छ पढाइसँगै बनाउला घरको दास अनि कति रुन्छ होला बस्नु नै छ नरकको बास अनि कति रुन्छ होला पराईका बाहुहरू तिमीलाई समीप पार्न खोज्दा गनाउला उसको सास अनि कति रुन्छौ होला बस्नु नै छ नरकको बास अनि कति रुन्छौ होला विद्रोहीले धावा बोल्यो मर्ने माझले ठेगान छैन आउला बाकसमा लास अनि कति रुन्छौ होला बस्नु नै छ नरकको बास अनि कति रुन्छ होला प्रेम अनि हतियारको युद्ध चर्क्यो एकैचोटि हराइसक्यो बाँच्ने साहस अनि कति रुन्छ होला हुँदैछ चोखो प्रेमको नाश अनि कति रुन्छ होला बस्नु नै छ नरकको बास अनि कति रुन्छ होला स्थायी बसोबास रापाकोट स्याङ्जामा सुर्खेत रहँदै आउनुभएका गजल सर्जक राजेन्द्र चापागाईको गजल सँगसँगै गजल अनुरागी मनहरूमा नमस्कार साथै हार्दिक स्वागत छ कार्यक्रम गजल चौतारीमा र साथमा छु म रविन शर्मा चापागाई र प्रविधिबाट साथ दिँदै हुनुहुन्छ मित्र डिएनके कुँवरले यहाँहरूको माया प्रेरणा र सद्भावले गर्दा हामी गजल चौतारीको एघारौँ श्रृङ्खलामा आइपुगेका छौँ आशा छ आगामी दिनहरूमा यस्तै माया र सुझावहरू दिनुहुनेछ आज म यहाँहरूको मेल र फेसबुक पेजमा प्राप्त भएका गजलहरू साथै केही हिन्दी तथा नेपाली सुमधुर सङ्गीत सुनाउनेछु कार्यक्रमको सुरुवातमा एउटा सङ्गीतबद्ध गजल सुनाउ जसमा शब्द रहेको छ कृष्ण हरिपराल तथा स्वर रहेको छ अन्जु पन्तको सरकार हुनुहुन्छ सुख परियार कास्कीबाट अवगत हुनेछ खास बुद्ध नेपालमा जन्मेका हुन् पल्टाइ हेर इतिहास बुद्ध नेपालमा जन्मेका हुन् छुप्दैन त्यो सत्य कहिले चाहेलाको कोसिस गर हुनेछ झुटको फर्दापास बुद्ध नेपालमा जन्मेका हुन् पल्टा हेर इतिहास बुद्ध नेपालमा जन्मेका हुन् गर्दैछन् अझै बैरीले बारम्बार सिमाना पारी फकत किन बकवास बुद्ध नेपालमा जन्मेका हुन् पल्टा हेर इतिहास बुद्ध नेपालमा जन्मेका हुन् सत्य आखिर सत्य हुन्छ युगौँ युग बदलिँदैन सच्चाइको होस आवास बुद्ध नेपालमा जन्मेका हुन् पल्टा हेर इतिहास बुद्ध नेपालमा जन्मेका हुन् गर्व गर्छौँ हामी नेपाली जसले छरे थिए संसारमा शान्ति र ज्ञानको प्रकाश बुद्ध नेपालमा जन्मेका हुन् अवगत हुनेछ खास बुद्ध नेपालमा जन्मेका हुन् पल्ट हेर इतिहास बुद्ध नेपालमा जन्मेका हुन् यो गजलको लागि हार्दिक धन्यवाद गजल सर्जक सुख परियारज्यूलाई त्यस्तै गरी म अर्को गजल उठाउन चाहन्छु अर्को गजल छ भण्डारी दाई अचम्म मेलम्ची हेलम्बु नेपालबाट सदनमा जब भ्रष्टाचार हुन्छ सडकमा तब प्रतिकार हुन्छ बालिन्छ आगो ढालिन्छ मूर्ति पुरै यो नेपाल शनिबार हुन्छ सडकमा तब प्रतिकार हुन्छ पुलिसले रोक्छ सिट्टी बजाउँछ दोहोरो भिडन्त लगातार हुन्छ सडकमा तब प्रतिकार हुन्छ सम्झौता हुन्छ मिलेर जानेमा कुर्सीमा फेरि मारामार हुन्छ सडकमा तब प्रतिकार हुन्छ बुझे जनता बाँदरको पुच्छर अन्त्यमा नौरोमा हतियार हुन्छ सदनमा जब भ्रष्टाचार हुन्छ सडकमा तब प्रतिकार हुन्छ यो देशप्रेमी प्रेमी गजलको लागि हार्दिक धन्यवाद भण्डारी दाई अचम्मज्यूलाई मैले अर्को गजल उठाउन चाहे गजलकार हुनुहुन्छ अझै पारस जिल्ला जनस्वास्थ्य कार्यालय अछाममा कार्यरत हुनुहुन्छ किसानको लागि दिन र रात एउटै हुन्छ भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ चाहे शराबको नसा होस् या प्यारको नसा असर फरक भए पनि माता एउटै हुन्छ किसानका लागि दिन र रात एउटै हुन्छ कोही उडेका देखिन्छन् कोही घिस्रिएका भाग्य लेख्ने विधाताको हात एउटै हुन्छ भोकालाई सोध्नु ढिलो र भात एउटै हुन्छ विचार गर्नुहोला सबै थरी गुलाबको रङ फरक फरक भए पनि पात एउटै हुन्छ भोकालाई सोध्नु ढिलो र भात एउटै हुन्छ वस्तु ठुलो होस् या सानो आयतनको लागि पाइको मान बाइस अपन सात एउटै हुन्छ किसानका लागि दिन र रात एउटै हुन्छ भोकालाई सोध्नु ढिलो र भात एउटै हुन्छ गजलको लागि धन्यवाद दिन चाहे गजल सर्जक अजय पारसज्यूलाई त्यसै गरी म अर्को गजल उठाउन गइरहेको छु आज कार्यक्रममा म धेरै बोल्न चाहिनँ किनभने आज गजलहरू निकै धेरै आएका छन् तपाईँहरूले माया गरेर धेरै गजलहरू पठाउनु भएको छ लौ हेर्नुहोस् त यहाँका मानव कस्ता छन् थोरै सज्जन अनि धेरै पागल जस्ता छन् सबै आफ्नै स्वार्थमा तल्लीन भएर होला हेर पीर सहितका सपना कति सस्ता छन् थोरै सज्जन अनि धेरै पागल जस्ता छन् भो मुक्तिकै लागि क्रान्तिको नाटक नदेखाऊ तिम्रो लक्ष्य सत्ता नै हो मात्र फरक रस्ता छन् थोरै सज्जन अनि धेरै पागल जस्ता छन् आशा मात्रै छ कानुन बन्ला र स्थायित्व होला के अस्थिरतामै मात्नुपर्ने हाम्रा व्यवस्था छन् ल हेर्नुहोस् त यहाँका मानव कस्ता छन् थोरै सज्जन अनि धेरै पागल जस्ता छन् गजलको लागि हार्दिक धन्यवाद दिन चाहे गणेश कठायात ज्यूलाई उहाँको स्थायी बसोबास कैलाली भने हाल मुम्बई हुनुहुन्छ त्यसै गरी मैले अर्को गजल उठाउन चाहे मनोजङ रायमाझी स्थायी बसोबास इटरा मोरङ भइमी हाल मलेसिया रहँदै आउनुभएको छ कल्पनामा जुन तारा छुन विवश छु हाँस्दा हाँस्दै आज भोलि रुन विवश सहनलाई गाह्रो भाछ तनाव मस्तिष्कमा त्यसैले त अर्ध पागल हुन विवश छु हाँस्दा हाँस्दै आज भोलि रुन विवश दुःख देख्दा वेदनाले आँखा रसाउँथ्यो हेर्नलाई बाध्यताले खुन विवश छु हाँस्दा हाँस्दै आज भोलि रुन विवश जसलाई धेरै घात गर्यो चोट र बेथा दि बदलामा तिर्नलाई गुण विवश छु हाँस्दा हाँस्दै आज भोलि रुन विवश छु बिन्दा सयो जिन्दगानी सङ्गीतमा रम्ने सुन्नलाई विरक्तको धुन विवश छु हाँस्दा हाँस्दै आवश छु कल्पनामा जुन तारा छुन विवश आस्ता आस्तै आजभोलि रुन बिबस्छु धन्यवाद गजलको लागि मनोज जङज्यूलाई साथसाथै एउटा यहाँहरूको समक्ष म एउटा साङ्गीतिक गजल राख्न चाहे हलून शीर गजलहरू निकै आएका छन् मैले एउटा हास्य रसमा भरिएको गजल उठाउन चाहे लोमोरो झिल्केले त त्यसलाई पटाएछ दुई दिनमै प्यारको पाट पुरै रटाएछ म पो थिएँ अनाडी कि नराम्रो पो थिएँ मोरो त छिट्टै उसको दिलमा अटाएछ दुई दिनमै प्यारको पाट पुरै रटाएछ मसँग भेट हुँदा नाक खुम्चा हिँडी थिए बजियाले त जुठो थाली ल्याप्पै चटाएछ दुई दिनमै प्यारको पाठा पुरै रटाएछ मैले पनि माया उसलाई नगरेको कहाँ हो र मोरो रहेछ धेरै चलाक औठी चिनो पठाएछ दुई दिनमै प्यारको पाठ पुरै रटाएछ आँखा चिम्ली वर्षौँ उसको पछि पछि भागे बजियाले त हप्ता दिनमै डाँडो कटाएछ लौ झिल्केले त त्यसलाई पटाएछ दुई दिनमै प्यारको पाठ पुरै रटाएछ गजल सर्जक हुनुहुन्छ एसके कान्छा बदमास झिल्के मरुभूमिबाट म यहाँहरूको सामु अर्को गजल उठाउन चाहे उदास लाग्छन् उराट लाग्छन् तिमी बिना रातहरू कथा भए जमानाका तिम्रा मेरा बातहरू सहदैन देखि रत्ती बनिदिन्छ समाज शत्रु व्यर्थै है माया लाउनु पर्खाल भन्छन् जातहरू कथा भए जमानाका तिम्रा मेरा बातहरू भोगी सारा कष्ट कति चुमो लाग्छ लक्ष्य जति साथ दिए झैँ गर्छन् अघि पछि पीडाघातहरू कथा भए जमानाका तिम्रा मेरा बातहरू नसकिन्छ बिर्सन नै सम्झे मुटु चिरा पार्ने फुल देखाइ काँडा हान्ने हजारौँ छन् जमातहरू कथा भए जमानाका तिम्रा मेरा बातहरू मसँग हेरे जिन्दगी तैँले दिएको उपहार छ मसँग हेरे जिन्दगी तैँले दिएको उपहार छ काँडा फुल्ने यामाहरू आँसु ती बर्सातहरू उदास लाग्छन् रात लाग्छन् तिमी बिनाका रातहरू कथा भए जमानाका तिम्रा मेरा बातहरू स्थायी निवास बुधबारे आठ छापा भई हाल युए रहँदै आउनुभएका गजल सर्जक युवराज कतिवटाको गजल वाचन गरे गजल चौतारी एउटा अनलाइन कार्यक्रम हो तपाईँले यो कार्यक्रम अनलाइनमा W W W dot cyber Sangam dot नेटबाट लाइभ तथा आफूले चाहेको समयमा डाउनलोड गरेर विभिन्न ब्लगहरूबाट सुन्न सक्नुहुनेछ म एकपटक सबै ब्लगहरूको नाम लिन चाहेँ W W W dot Uday youth club dot blog Kishor dot कमबाट W W W W dot dot dot dot dot blog blog com Mohan Bihani dot com जसका एडमिन हुनुहुन्छ मोहन बिहानीज्यू त्यसै गरी W W W dot Chisapani Nepal dot blog sport dot com जसका एडमिन हुनुहुन्छ राम शरण श्रेष्ठज्यू उहाँहरूलाई धन्यवाद दिन चाहन्छु त्यसै गरी म अर्को गजल उठाउन चाहेँ गजल सर्जक हुनुहुन्छ विवश अश्रुमाली आजसम्म तिनीहरू ईश्वर पुज्दैछन् आस्था नै बेचेर सम्मान बुझ्दैछन् देख्नेहरू साथमै छन् भगवान उपर जसले देखेन उनीहरू मूर्ति कुद्दैछन् आस्था नै बेचेर सम् सम्मान बुझ्दैछन् परिश्रम गर्नेहरू अभावमै बाँचिरहेछ धर्मको आशामा गङ्गा जलमा रुच्दैछन् आस्था नै बेचेर सम्मान बुझ्दैछन् जो आज कलङ्कित छ समाजमा नै छेडी खुसीमा दाजुभाइ जुत्दैछन् नै बेचेर सम्मान बुझ्दैछन् परिवर्तन खोज्छ ऊ दिमाग परिवर्तन खोज्छ ऊ दिमाग ढुङ्गे युगमा महोदयले त्यहाँ मान्छेले मान्छे लुट्दैछन् आस्था नै बेचेर सम्मान बुझ्दैछन् ऊ धनी भयो गरिब बेचेर एकाएक झुपडीमा अझै आँसुले भात मुत्दैछन् आस्था नै बेचेर सम्मान बुझ्दैछन् आजसम्म तिनीहरू ईश्वर बुझ्दैछन् गजलको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे विवश अश्रुमालीज्यूलाई त्यसै गरी म अर्को गजल उठाउन चाहे बिना रुख हाँगा बिगा पात हुँदैन मान्छे नर नारी अन्य जात हुँदैन भोकै हिँड्छ स्वच्छ सडक बालबालिका तिम्रो जस्तो लाखौँ पर्ने खाट हुँदैन मान्छे नर नारी अन्य जात हुँदैन टुप्पोबाट फल्ने छिट्टै झर्छन् पनि सानैदेखि दुःख मा माता हुँदैन मान्छे नर नारी अन्य जात हुँदैन उद्यमी ज्यामी किसान मद्दु रहेर अहोरात खर्च सुस्ताउने रात हुँदैन मान्छे नर नारी अन्य जात हुँदैन आऊ मित्र आपसी भाइचारा बढाउँ है व्यर्थै खेलानु छ र मर्दा साथ हुँदैन बिना रुखा बिगा पाता हुँदैन मान्छे नर नारी अन्य जात हुँदैन स्थायी निवास पाल्पा रामपुर भइहाल युएमा रहँदै आउनुभएका गजल सर्जक विनोद सेन पालपालीको, यो गजल सँगसँगै अब एउटा साङ्गीतिक गजलको पालो छ यो साङ्गीतिक गजल सँगसँगै म यहाँहरूकै गजल उठाउन चाहे म एकपटक कार्यक्रमको बारेमा जानकारी गराउन चाहे तपाईँ अहिले कार्यक्रम गजल चौतारी सुन्दै हुनुहुन्छ जुन अनलाइन कार्यक्रम हो गजलको उत्थान र संरक्षणको लागि हामीले यो कार्यक्रम बनाएका हौँ तपाईँहरूले यो कार्यक्रम लाइभ सुन्न चाहनुहुन्छ भने W W dot cyber Sangam dot नेटबाट सुन्न सक्नुहुनेछ र फुर्सदको समयमा डाउनलोड गरेर विभिन्न ब्लगहरूबाट पनि सुन्न सक्नुहुनेछ जुन ब्लगहरू यस प्रकार छ W W W dot Uday youth club dot blog sport dot com W W W dot NNRAB dot blog sport dot com W W W dot Chisapani Nepal dot blog sport dot com जसका एडमिन हुनुहुन्छ Ramsharan Shrestha W W W dot Mohan Bihani dot blog sport dot com जसका एडमिन हुनुहुन्छ मोहन बिहानीज्यू र यो जानकारी सँगसँगै मैले अर्को गजल उठाउन चाहेँ गजल सर्जक हुनुहुन्छ घनश्याम श्रेष्ठ फेमस स्थायी निवास झापा बुद्ध बुधबारे सात भइहाल दुवा कता रहँदै आउनुभएको छ फाटेको मनलाई कहिले टाल्न अह सकिएन झिकेर मुटु छातीबाट फाल्न अह सकिएन ढुङ्गा रहेछौ तिमी त साँच्चै ढुङ्गा रहेछौ लाख कोसिस गरे पनि पगाल्न अह सकिएन झिक्याएर मुटु छातीबाट फाल्न सकिएन फुल टिपी काँडै काँडा बिछ्याएर हिँडेदेखि निर्धक्क पाइलाहरू चाल्न अह सकिएन झिकेर मुटु छातीबाट फाल्न अह सकिएन पश्चातापको आगोले भित्री आत्मा जले पनि भौतिक शरीर पूर्ण रूपले बाल्न अह सकिएन झिकेर मुटु छातीबाट फाल्न अह सकिएन सारा दुःख लुकाएर दुनियाँ सामु हाँसु भन्थे नयनभित्र आँसुहरू सम्हाल्न अह सकिएन झिकेर मुटु छातीबाट फाल्न अह सकिएन फाटेको मनलाई कहिले टाल्न अह सकिएन यो गजलको लागि धन्यवाद फेमस प्रधानज्यूलाई र सँगसँगै म अर्को गजल उठाउँछु कहिले आधी अनि कहिले हुरी आयो जिन्दगीमा नचाहेरै छुट्नै पर्ने मजबुरी आयो जिन्दगीमा पल्लभरको बिछोडले छाती पोल्ने पिरतीमा आकाश र पातालको दुरी आयो जिन्दगीमा नचाहेरै छुट्नु पर्ने मजबुरी आयो जिन्दगीमा जीवनको दोसाँधमा तिमीले बाटो मोडेपछि खुसी मुट्टी त पीडा मुरी आयो जिन्दगीमा नचाहेर छुट्न पर्ने मजबुरी आयो जिन्दगीमा ढुङ्गे मनहरू पगाल्ने कोसिस गर्दा गर्दै मैले मेरो विरुद्ध तिम्रो घरधुरी आयो जिन्दगीमा नचाहेरै छुट्नुपर्ने मजबुरी आयो जिन्दगीमा तिमी बिना म अधुरी छैन भनेपछि तिमीले तिमीबाट टाढा हुनु जरुरी आयो जिन्दगीमा नचाहेरै छुट्नुपर्ने मजबुरी आयो जिन्दगीमा यो कुम्बारले तब गजल लेख्न थालेको हो जब खुसी अचानक बनाई खुकुरी आयो जिन्दगीमा नचाहेरै छुट्नुपर्ने मजबुरी आयो जिन्दगीमा नरपानी पाँच जगत अर्घाखाँची स्थायी बसोबास भएका कुमार केसीको गजल वाचन गरे गजलको लागि हार्दिक धन्यवाद गजल सर्जक कुमार केसीज्यूलाई त्यो सँगसँगै मैले अर्को गजल उठाउन चाहेँ गजलकार हुनुहुन्छ नारायण पौड दिप आफूलाई आफैले यसरी चुनौती दिएर कतिन्जेल रमाउला ऊ बन्दुक भिरेर मैले हारेर पनि आज संसार जितेको छु बुवा आमा गुमाउनु पर्थ्यो खेल जितेर कतिन्जेल रमाउला बन्दुक भिरेर यार यहाँ पाइँदो रहेछ सक्थोक किन्न देखाए कसैले प्रेमी कसैले प्रेमिका किनेर कतिन्जेल रमाउला बन्दुक भिरेर यी फुलहरू भोलि बिहान पक्कै झर्नेछन् आज फुलेका छन् आफ्नै नियम मिचेर कतिन्जेल रमाउला बन्दुक भिरेर तिमी फर्केर कुनै आइपुग्नेछौ प्रिया कहाँसम्म पुग्नेछौ र खाली खुट्टा हिँडेर कतिन्जेल रमाउला ऊ बन्दुक मिलेर आफूले आफैलाई यसरी चुनौती दिएर गजलको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे गजल सर्जक नारायण पौडेल दिपज्यूलाई सँगसँगै म अर्को गजल उठाउन चाहे तिमीबाट पराजित भने आज पीडादायी ती अतीत भने आज बेकसुर माया गर्ने मान्छेबाटै सधैँ सधैँ उपेक्षित उपेक्षित बने आज पीडादायी ती अतीत बने आज पीडासँगै हाँस्ने मेरा दिनचर्या पीडासँगै सुशोभित बने आज पीडादायी अतीत भने आज लुकी लुकी बाँचिरहेछु डराउँदै तिमीबाट भयभीत बने आज पीडादायी अतीत भने आज बेबारिसे पनि यो खिलाफी तिम्रो लागि दुर्गन्धित बने आज तिमीबाटै पराजित भने आज पीडादायी अतीत बने आज गजलकार खगेन्द्र खिलाफीको यो गजल सँगसँगै म अर्को गजल उठाउन चाहेँ सातुराम कोमलनाथ त्रिमालजीको स्थायी बसोबास नाङ्लेबार पाँच काठमाडौँ हाल युए दुवैमा कार्यरत हुनुहुन्छ बेचिदिन्छु आफैलाई किन्छौ भने तिमी सम्हाल्ने छु तिम्रो दिन्छौ भने तिमी कलेजो र मुटुलाई टुक्रा टुक्रा पारी हातमा तिम्रो राखिदिन्छु लिन्छौ भने तिमी सम्हाल्ने छु तिम्रो दिन्छौ भने तिमी कसरी चाहिँ बुझु मैले तिम्रो मनको कुरा जम्का भेटमा नदेखे चाहिँ हिँड्छौ भने तिमी सम्हाल्ने छु तिम्रो दिन्छौ भने तिमी छटपट्टिमा कति गीत गजल लेखेँ मैले तिम्रै नाममा सयौँ सयौँ गिन्छौ भने तिमी सम्हाल्ने छु तिम्रो दिन्छौ भने तिमी विचार गर अहिले नै पछुताउनु पर्ला अभागी यो साधुरामलाई चिन्छौ भने तिमी बेचिदिन्छु आफैलाई किन्छौ भने तिमी सम्हाल्ने छु तिम्रो दिन्छौ भने तिमी गजलको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे साधुराम कोमलनाथ रिमालज्यूलाई चढाएर रुखमाथि फेद काटी ढालेपछि घाइते बाछु पिरतीमा भिरबाट फालेपछि हजार जुनी तिम्रो भन्दै सारा खुसी लुटाएर धकेलेर भुमेरीमा अर्कै बाटो चालेपछि घाइतेमा चुपिरतीमा भिरबाट फालेपछि छैन रहर बाँच्न पनि जिन्दगीभर बोकी चिठी पत्र फोटो मेरो अघेनोमा बालेपछि बाछु चुपिरतीमा भिरबाट फालेपछि कहिल्यै निको नहुने हो गाउँहरू चल्याउन चिरा पारी पारी मुटु चिरा चिरा पारी मुटु ठाउँ ठाउँमा टालेपछि चढाएर रुखमाथि फेड काटी ढालेपछि ओख तिउँ म त तिम्रो बिरामी त्यो पर्दाखेरि भन्थ्यौ तर किन आज मार्नलाई थालेपछि चढाएर रुखमाथि फेद काट्न थालेपछि घाइते बाछु पिरतीमा पिरबाट फालेपछि स्थायी निवास बालुवाचार धुरपुरा काभ्रे प्लान्चो भए हाल बिरानो मुलुक पुऱ्याउँदै आउनुभएका प्रेम काजी लामा प्रेम उदासीको गजल वाचन गरे गजलको लागि हार्दिक धन्यवाद प्रेम उदासीज्यूलाई त्यसै गरी म अर्को गजल उठाउन गइरहेको छु गजलकार हुनुहुन्छ जगत अधिकारी खोटाङ्गे उहाँको स्थायी बसोबास खोटाङ चार बक्सिला रहेको छ भने हाल मलेसियामा हुनुहुन्छ टुबित भइरहने खाता बैगुनीको आफैलाई धिक्काउँदैछु आज फेरि आफै नसकेर बुझ्नलाई जाता बैगुनीको मुटुभित्र बिजाइरहने घाता बैगुनीको गिलासामा दुध थियो माथि तर तर भित्रै विषा राख्ने हात वैज्ञानिकको मुटुभित्र बज बिजाइरहने घात बैगुनीको मन्द मन्द मुस्काउँदै थोरै चेब्रे जस्तै पुटु गर्दै आएको रात बैगुनीको मुटुभित्र बिजाइरहने घात बैगुनीको सियो बनी छिरी चिठी फाली पनि गई झुठो रहेछ बाचा हामी बात बैगुनीको मुटुभित्र बिजाइरहने घात बैगुनीको भुल्दिनँ म कहिले नै ला तपाईँ उनीको गजलको लागि धन्यवाद ज्ञापन गर्न चाहे गजल सर्वक जगत अधिकारी खोटाङेज्यूलाई त्यसै गरी मेरो अर्को गजल परेको छ सम्बन्धहीन सम्बन्धको छुट्टै कहानी हुनेछ कहानीहरू सुनाउँदै जाँदा बिहानी हुनेछ कोमल रायमा सजाएको तिम्रो आकृति यादहरू जलेर एक दिन खरानी हुनेछ कहानीहरू सुनाउँदै जाँदा बिहानी हुनेछ प्रत्येक सफरमा विश्वास हराउँदै जाँदा प्रेमिल आवासहरू मेटाउन हैरानी हुनेछ कहानीहरू सुनाउँदै जाँदा बिहानी हुनेछ घामका टुक्राहरूमा दृष्टि लगाउँदै गर्दा उसलाई यो दिल पत्थरको सिरानी हुनेछ कहानीहरू सुनाउँदै जाँदा बिहानी हुनेछ उजाड पहाड चाहिँ यसरी मौनतामा देखिँदा तिम्रो कामुकतामा अर्जुनको निशानी हुनेछ सम्बन्ध इन सम्बन्धको छुट्टै कहानी हुनेछ कहानीहरू सुनाउँदै जाँदा बिहानी हुनेछ स्थायी निवास बिचारी चौतारा दुई स्याङ्जा गई पोखरामा रहँदै आउनुभएका गजल सर्जक अर्जुन दृष्टि पौडेलको गजल वाचन गरे त्यसै गरी अर्को गजल वाचन गर्न गइरहेको छु किनभने आज हामीसँग धेरै गजल आएको छ त्यसैले म धेरै बोल्न पनि चाहिरहेको छैन ओ प्रिय भन त माइतबाट कहिले आउँछौ खास के छ त्यतातिर म बिना नि रमाउँछौ कसैबाट बारम्बार यस्तो सवाल आउँछ परदेशमा पैसा बाहेक अरू के के पाउँछौ ओ प्रिय भन त माइतबाट कहिले आउँछौ अनाथहरू बोक बोकै रात गुजारेका छन् धर्मको नामले ढुङ्गामा दुध चढाउँछौ खास के छ त्यतातिर म बिना नि रमाउँछौ बन्दुकहरूले अब आराम पाउनुपर्छ किन हो भाइ भाइमा हतियार उठाउँछौ खास के छ त्यतातिर म बिनानी रमाउँछौ निश्चल मन लुटिएको धेरै भएको छैन ए यादहरू मलाई मात्रै किन सताउँछौ खास के छ त्यतातिर म बिनानी रमाउँछौ खर्ज्याङ पा दुई गुल्मी स्थायी निवास भइहाल मुम्बई रहँदै आउनुभएका गजल सर्जक निश्चल प्रेमी कान्छाको गजल लिएँ मैले सँगसँगै म अर्को गजल लिन गइरहेको छु माधव सरकार न्यू दिल्ली इन्डियाबाट गजल प्रेसित गर्नुभएको छ थाहै नपाए उसले मलाई मारेर गई अदृश्य त्यो मृत्यु पासमा पारेर गई तर पनि दुनियाँले केही बुझेन उल्टै भन्छ बरु उसले हारेर गई अदृश्य त्यो मृत्यु पासमा पारेर गई मागे भन्दा धेरै माया उसलाई दिएथे विश्वासघातको तारले बारेर गई थाहै नपाए उसले मलाई मारेर गई मेरो माया उसलाई तितो लागेछ क्यार र जानुभन्दा पहिले सबै झारेर गए अदृश्य त्यो मृत्यु पासमा पारेर गए मेरो मुटु तिमीलाई दिए भन्थे हिजो त तर आज अर्कैतिर सारेर गए थाहै नपाई उसले मलाई मारेर गए अदृश्य त्यो मृत्यु पासमा पारेर गए गजब प्रेसित गरेर हामीलाई माया गर्नुहुने सबैलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु आजको कार्यक्रमको निर्धारित निर्धारित समय पनि सकिन आँटिसकेको छ गजल प्रेषित गर्नुहुने र हामीलाई सुनि दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद आजको कार्यक्रमबाट सहयोग गरिदिनुहुने मित्र डिएनके कुवर सँगसँगै म रविन शर्मा चापाकै पनि बिदा हुन चाहन्छु हस्त चुस्त रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् जय नित्य जय साहित्य जय गजल या हरेर अफै नतिजा पारे पारेर गए उजितेर गए गई हरेर अफै नतिजा पारे पारेर गई हिजो निम्तादी बस्न दिलमा हिजो निम् तादी बस्न दिलमा अझ काडे तरले भरेर गई र गई यहरे र गई नतिजा आफैतिर पारेर गई फुल्थ्यो बगैँचामा प्रितको एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिन छारेर गई आकाशबाट सिन सारे गई घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई र गई यहरे र गई नतिजा आफैतिर पारेर गई